अधिकार आएको टोलीलाई सुदूरपश्चिम प्रेतनामा प्रवेश गर्न रोग बन्दी बनाइएका भनिएका व्यक्तिको छानबिन गर्न प्रेतना पुगेको टोली रित्तो फर्कियो सड़क सौर्य बत्ती जडानको काम यो महिनाभित्रै सकाउने अमरगढ़ी नगरपालिकाको तयारी जिल्लाको मुख्य क्षेत्र बाग बजार सड़क अँध्यारोमै रहने बैतडीमा बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागू हुने बैतडीको कुवाकोट गाविस पूर्ण संस्थागत सुत्केरी घोषणा र धनगढ़ी डिपोको भण्डारण क्षमता बढाउन माग गर्दै आपूर्ति मन्त्री बोहरलाई ज्ञापन पत्र बुझाइयो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेपाली सेनाले एक बन्दीका विषयमा छानबिन गर्न पुगेको राष्ट्रिय मानवाधिकार आयोगको टोलीलाई सुदूरपश्चिमाञ्चलको दिपायल प्रेतनामा प्रवेश दिन इन्कार गरेको छ प्रवेश नदिएपछि आयोगको टोली खाली हात धनगढ़ी फर्किएको छ यता ब्यारेकमा बन्दी बनाइएका व्यक्तिलाई बाटोको म्याद बाहेकका चौबिस घण्टाभित्र आगमा उपस्थित गराउन नेपाली सेनाको जंगी अड्डालाई पत्राचार गरिएको छ सैनिक ब्यारेका गोली गठा गायब गरिएको आरोपसहित सेनाका जवान देवसिंह बोहरा लगायत सैनिकलाई गम्भीर यातना दिएको सूचनाका आधारमा आयोग टोली गत भदौ बाइस गते दिपाल प्रेतना पुगेको थियो आयोग टोलीले निमित्त प्रेतनापति सुदर्शन विक्रम राणा र कर्णेल गौरव बहादुर केसीलाई भेटेर बन्दीका विषयमा बुझ्ने कार्यक्रम रहेको थियो बाइस गतेदेखि चौबिस गतेसम्म टोली दिपायलमै बस्यो तर प्रार्थनामा प्रवेशको अनुमति दिइएन आयोग स्रोतले भन्यो शुक्रबार नै आयोग टोली यत्तिकै फर्केर क्षेत्रीय कार्यालय धनगढ़ी पुगेको छ प्रतनापति र कर्णेललाई बारम्बार अनुरोध गरे पनि पस्न नदिएको भनाई स्रोतको रहेको छ बन्दी बनाइएका सैनिकलाई ब्यारेकमा यातना दिएको भन्दै पीड़ितका आफन्त मार्फत आयोगमा उजुरी परेको थियो बन्दीको मानवाधिकारको विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले अनुगमन गर्न पाउनुपर्ने माग टोली रहेको थियो राष्ट्रिय मानवाधिकार आयोग ऐन दुई हजार अडसठीको दफा एघार र बाह्रमा मानवाधिकार उल्लंघन भएको सम्बन्धमा जानकारी प्राप्त हुन आएमा आयोगले छानबिनको कार्यवाही अघि बढ़ाउन सक्ने र मानवाधिकार उल्लंघन भएको देखिन आए त्यस्तो कार्य रोक्न निर्देशन दिन सक्ने अधिकार आयोगलाई छ मानवाधिकार उल्लंघन भएको विषयमा जुनसुकै निकायमा गएर छानबिन गर्न र दोषी देखिए संविधान र ऐन अनुरूप कार्यवाही सिफारिश गर्न रोक छैन आयोग स्रोतले भन्यो पृतनामा रोक लगाइएको विषय आयोगले बुझ्न सकेको छैन यस विषयमा सेना प्रमुखसँग छलफल गर्छौं आयोगले दिपायल पृतनाबाट बन्दीलाई झिकाएर आयोगकै संरक्षणमा छानबिन गर्ने भएको छ अमरगढ़ी नगरपालिकाले यो महिनाभित्रै सड़क सौर्य बत्ती जडानको काम सकाउने तयारी गरेको छ सम्झौता अनुसार भदौ पन्ध्र गते भित्र नै सड़क सौर्य बत्ती जडानको काम गरिसक्नुपर्ने भए पनि विभिन्न कारणले यो महिनाभित्रै सकाउने तयारी रहेको अमरगढ़ी नगरपालिकाले जनाएको हो जडानको सम्झौता गरेका कम्पनीहरूको समयमै सामान आयात भइ नसक्दा जडान कार्य ढिलो हुन पुगेको नगरपालिकाका कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराईले जानकारी दिएका छन् उनका अनुसार सौर्य सड़क बत्ती जडानको काम यो महिनाभित्रै सकाउने भनेर कम्पनीहरूले लेखी जानकारी नै गराएका छन् सौर्य सड़क बत्ती जडानमा दुईवटा उपभोक्ता समितिहरू बनाइएको छ उक्त समितिहरूले तीव्र रूपमा काम गरिरहेका छन् अमरगढ़ी पाँच सात र आठको समितिले पोल राख्दै बत्ती बाल्दै गरेर पोखरा बजारबाट बत्ती बालिसकेको छ भने अमरगढ़ी एक चार र पाँचको समिति पोल ठड्याउने सबै काम सकाएर मात्र जडान गर्ने तयारीमा रहेको छ एउटा समितिले तुफान डाँडाबाट पोखरा बजारसम्म काम गरिरहेको छ भने अर्को समितिले तुफान डाँडादेखि स्याउले बजारसम्म काम गरिरहेको छ यसपटक एकहत्तरवटा पोलहरूमा सड़क सौर्य बत्ती राखिने नगरपालिकाका कार्यकारी अधिकृत भट्टराईले जानकारी दिएका छन् तर यो दूरी अनुसार निकै कम हो नेपाल सरकारको यस कार्यक्रममा नगरपालिकाले एक पोलमा सड़क सौर्य बत्तीको माग गरेको थियो हामीले गत वर्ष एक पोलमा सड़क सौर्य बत्ती जडान गर्न भनेर एक करोड़ साठी लाखको माग गरेका थियौं अमरगढ नगरपालिकाका कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराईले भने तर सडचालिस लाख मात्रै निकासा गरियो जसले गर्दा धेरै पोलमा सड़क बत्ती राख्न सकिएन नगरपालिका र उपभोक्ता समिति समेत गरेर एकहत्तरवटा पोलमा बत्ती बाल्न सम्भव भएको उनले बताएका छन् नगरपालिका मार्फत जडान हुन लागेको सड़क सौर्य बत्ती जिल्लाकै मुख्य क्षेत्रको रूपमा रहेको नगरपालिकाकै बाग बजार क्षेत्र भनी अध्यारोमै रहने भएको छ बजार क्षेत्रको दायाँ र बायाँ सड़क सौर्य बत्ती जडान भएर झिलिमिली हुनेछ तर बजार क्षेत्र भनी अध्यारो रहने भएको हो सड़कको मापदण्ड अनुसार दायाँ बायाँ पन्ध्र पन्ध्र मिटर छोडी सौर्य सड़क बत्ती जडान गरिनुपर्ने भए पनि बजार क्षेत्रमा ठाउँ नै नभएपछि जडान गर्न नसकिने अवस्था आएको नगरपालिका प्रमुख भट्टराईले बताएका छन् बत्ती जडान तथा आपूर्तिका लागि वाइन्ड इनर्जी काठमाडौँ र बायो इन्जिनियरिङ बाँकीसँग त्रिपक्षीय सम्झौता गरिएको थियो बैतडीमा बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागू हुने भएको छ प्राकृतिक विपदबाट जोखिममा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जोखिम सम्बन्धी जानकारी गराउने र जोखिम नहुने विद्यालयको संरचना बनाउनमा सहयोग पुग्ने उद्देश्यले उक्त कार्यक्रम लागू हुन लागेको हो युनिसेफ नेपालको आर्थिक र एनसेट नेपालको प्राविधिक सहयोगमा जिल्ला शिक्षा कार्यालय र नेपाल रेडका सोसाइटी शाखा लगायत विपदको क्षेत्रमा काम गर्ने निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ कार्यक्रम सञ्चालनका लागि जिल्लाका थलकाँडा तल्लादेही विशालपुर र गुरूखोला गरी चार गाविस छनौट गरिएका छन् जिल्ला देवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीको अध्यक्षतामा सम्पन्न सरोकारवाला निकायको बैठकले उक्त गाविस छनौट गरेको हो छनौट भएको गाविसमा जीर्ण अवस्थामा रहेका विद्यालय छनौट गरी विद्यालयमा आउने हरेक विपदको समाधान गर्नको लागि सुरक्षित विद्यालय विपदपूर्व तयारीका योजना र यसको कार्यान्वयन लगायतका कार्य गरिने प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताएका छन् थलाकाँडा तल्लाधी विशालपुर गाविसमा प्रति गाविस आठका दरले चौबिस विद्यालयमा कार्यक्रम लागू हुनेछ भने गुरूखोला गाविसका छ विद्यालय कार्यक्रम सञ्चालनका लागि छनौट हुनेछन् दश र चन्द नगरपालिका र पाट नगरपालिकाबाट केही विद्यालयमा पनि नमुना विद्यालय छनौट गरिनेछ समय समयमा आइपर्ने विपदबाट बस्न सकिने उपायहरूको बारेमा जानकारी दिइनेछ विद्यालयमा आइपर्ने विभिन्न जोखिमहरूबाट बस्नका लागि शिक्षकहरूलाई तालिम प्रदान गरिनेछ भने विद्यालयमा रहेका भवनहरूलाई भूकम्प प्रतिरोधी बनाइने भूकम्प बाढ़ी पहिरो चट्याङ आदिबाट हुन सक्ने सम्भावित जनधनको क्षतिबाट जोगाउन सक्षम विद्यालय निर्माणका लागि उक्त कार्यक्रम प्रभावकारी हुने स्थानीयको विश्वास रहेको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसिएसनले आपूर्ति मन्त्री दीपक बोहरलाई ज्ञापन पत्र बुझाएको छ सुदूरपश्चिममा आयल निगमको भण्डारण क्षमता वृद्धि र ढुवानीका साधनहरू थप्नुपर्ने माग गर्दै एसोसिएसनले हिजो आपूर्ति मन्त्री बोहरलाई ज्ञापन पत्र बुझाएको हो सुदूरपश्चिममा नौ जिल्लामा इन्धन आपूर्ति गर्दै आएको आयल निगमको धनगढ़ी डिपोको भण्डारण क्षमता बाइस वर्ष अघिकै भएकाले त्यसलाई बढ़ाएर सिजनका बेला हुने इन्धन अभाव कम गर्न ज्ञापन पत्रमा आग्रह गरिएको छ आयल निगमको धनगढ़ी डिपोको डिजेल भण्डारण क्षमता झण्डै पन्ध्र लाख लिटर हो सुदूरपश्चिममा दैनिक तीन लाख लिटर डिजलको खपत रहेको छ यस आधारमा धनगढ़ीको डिपोमा डिजलको भण्डारण तीन दिनको रहेको ज्ञापनमा उल्लेख गरिएको छ त्यस्तै पेट्रोलको भण्डारण सत्तरी हजार लिटर रहेकोमा दैनिक खपत पच्चिस हजार लिटर रहेको छ पेट्रोल पनि तीन दिन भन्दा बढ़ीको मौजदात राख्न नसकिने भएकाले अविलम्ब आयल निगमको क्षमता बढ़ाएर पेट्रोलको कम्तीमा पनि चार लाख लिटर र डिजलको तीस लाख लिटर पुगाउन माग गरिएको हो एसोसिएसनका अध्यक्ष देवबहादुर खत्रीको नेतृत्वमा गएका डिजल डिलरहरूले अहिले भारतबाट इन्धन ढुवानीका लागि छैसठीवटा मात्रै ट्याङ्कर रहेकाले ट्याङ्करको संख्या पनि थप्न माग गर्नु भएको छ ढुवानीका लागि रहेका ट्याङ्कर केही बिग्रिएका कहिले पहाड़ी जिल्लातिर इन्धन लगेर गएमा भारतबाट ढुवानीका लागि समस्या आउने गरेकाले आपूर्ति मन्त्रीको त्यसतर्फ पनि ध्यान आकर्षण गराइएको छ आपूर्ति मन्त्री बोहराले सरकारको कम्तीमा पनि तीन महिनाका लागि मौजदात रहने गरी देशैभरि इन्धनको भण्डारण क्षमता बढ़ाउने तयारी गरेकाले सुदूरपश्चिममा पनि आफूले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ बैतडीको कुवाकोट गाविसलाई हिज जिल्लाको तेस्रो गाविसको रूपमा पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको छ गाविसमा गएको एक वर्ष यता सबै गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि गाविसलाई पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको हो पूर्ण संस्थागत सुत्केरी गाविस घोषणाका सबै मापदण्ड पूरा भएपछि हिजो एक कार्यक्रमका बीच गाविसलाई पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको हो गाविसभरि गएको एक वर्षमा गर्भवती एक सय चौबिस जनाले स्वास्थ्य संस्थामै बच्चा जन्माएको सबै गर्भवती महिलाहरूले आइरन चक्की कि टिटी खोप जुकाको औषधि नियमित रूपमा सेवन गरेकाले गाविसलाई पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको स्वास्थ्य चौकीले जनाएको छ यसअघि कुलाउ र हाटलाई पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको थियो बैतडीलाई नै आगामी दुई हजार चौहत्तर असार मसान्तभित्र पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने हिसाबले काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ जिल्ला अदालत दार्चुलामा कस्तुरीको बिना अवसर पसरमा संलग्न दुईजना विरुद्ध मुद्दा दर्ता भएको छ जिल्लाको सेरी आठका पैंतिस वर्षीय उत्तर सिंह कोटारी र गुल्जर नौका अमर ठगुन्ना विरुद्ध मुद्दा दर्ता भएको हो अपि संरक्षण क्षेत्रले दुवैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन दुई अनुसार ओसार पसार अभियोग लगाउँदै मुद्दा दर्ता गरेको हो गत भदौ पाँच गते गुल्जर गाविसबाट तीन तोला कस्तुरीको बिना बिनासहित दुईजनालाई प्रहरी र संरक्षण क्षेत्रका गेम स्काउटले पक्राउ गरेका थिए कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका दस कुतिया कबर हिजो दिनभर तनावग्रस्त बन्यो गत मंगलबार स्थानीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरले नियन्त्रणमा लिएका भारतीय युवालाई रिहा गर्न दबाव दिँदै सीमा क्षेत्रका भारतीयहरूले प्रदर्शन गरेपछि कुतिया कबर तनावग्रस्त बनेको हो त्यसक्रममा नेपाली र भारतीय युवाहरूबीच झडप समेत भएको थियो गत मंगलबार राति नेपाल भारत सीमा क्षेत्रको कुतिया कबर स्थित एक घरमा प्रवेश गरी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरले भारत उत्तर प्रदेशका चौतिस वर्षीय शरद रायलाई पक्राउ गरेको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ शनिबार अर्थात हिजो दिउँसो साढे एक बजेतिर कैलाली स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्री गम्भीर घाइते भएका छन् अत्तर नगरपालिका छ हरैया भन्ने ठाउँमा लालपुरबाट खुटिया जाँदै गरेको से चार प दुई शून्य नौ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी पैदल यात्री वर्ष अडचालिस कि हरिना बोहरा गम्भीर घाइते भएकी छिन् उनलाई उपचारको लागि पद्मा अस्पतालमा पठाइएको छ ठक्कर दिने मोटरसाइकल चालक अत्तरीय नगरपालिका पाँच बस्ने वर्ष अठाइसका नरेश चौधरी सामान्य घाइते रहेको र उनी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको ट्राफिक प्रहरीले जनाएको छ यस्तै हिजो नै साँझ साढे सात बजीतिर कैलालीको मुनुवा छमा मोटरसाइकलले ठक्कर दिँदा एक साइकल यात्री गम्भीर घाइते भएका छन् टिकापुरबाट जोशीपुरतर्फ जाँदै गरेको से